नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभर साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सिन्धुपाल्चोकबाट भएको बस दुर्घटनामा परे मृत्यु हुनेको संख्या तेह्र पुगेको छ अन्य पच्चिस जना घाइते भएका छन् बुधबार बिहान सिन्धुपाल्चोकको भोताङबाट काठमाडौँ आउँदै गरेको बा दुई ख तीन छ चार पाँच नम्बरको बस थाङ पालधापको फ्याफुल्ला डाँडामा दुर्घटना हुँदा जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभएको छ दुर्घटनामा ज्यान गुमाउनेहरूमा थाङपाल धाप तिनका रणबहादुर पाण्डे मित्र सापकोटा गीतादेवी बस्नेत र शर्मिला पण्डितको मात्रै शनाखत भएको प्रहरी सहायक निरीक्षक कृष्ण पौडेलले जानकारी दिनुभएको छ बसको करिब पचपन्न यात्रु रहेको प्रहरीले जनाएको छ बाटो निकै भिरालो र घुमाउरो भएको तथा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पौडेलले जानकारी दिनुभएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नवेजियन राजदूत आप आप आम बीच भेटवार्ता भएको छ नेपाल निवास कोटेश्वरमा बुधबार बिहान भएको भेटमा उहाँहरू बीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम नयाँ निर्वाचन लगायतका विषयमा छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ भेटमा राजदूत रामली रामसिलिनले दलहरूबीच निर्वाचन सम्बन्धी कानूनबारे विवाद कानून ल्याउने बारे भइरहेको प्रयासबारे चासो राख्नु भएको थियो जब आफा नेपालले दलहरूबीच निर्वाचन सम्बन्धी कानूनबारे सहमति जुटाउन छलफल भइरहेको र केही दिनमै सहमति जुट्ने विश्वास दिलाउनु भएको थियो भेटमा उहाँहरूबीच नेपाल र नर्वेबीचको द्विपक्षीय हितका विषयमा समेत कुराकानी कुराकानी भएको थियो आज छैटौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ दुई हजार पैँसठी साल जेठ पन्ध्र गते तत्कालीन संविधान सभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउन थालिएको हो गणतन्त्र दिवसको अवसरमा बिहान नौ बजेपछि सरकारले सैनिक माझ टुणीखेलमा विशेष कार्यक्रम गर्दैछ राष्ट्रपति डाक्टर रामवरण यादवले दिवसको अवसरमा बुधबार विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक सय उनानब्बे जनालाई मानपदवी र अलङ्कार र पदक प्रदान गर्नुभएको छ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले संविधान सभा चुनावको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको छ जनभावना अनुकूलको लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणका लागि संविधान सभा अनिवार्य भएको र अहिले चुनावी वातावरण बनाउनु पर्ने राष्ट्रपतिको भनाइ छ उहाँले निर्वाचन सम्भव तुल्याउन आवश्यक र अनुकूल राजनीतिक वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ काम गर्ने क्रममा गल्ती कमजोरी हुन सक्ने भन्दै राष्ट्रपतिले त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउनु भएको छ त्यस्तै मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै जनअपेक्षा र आवश्यकता अनुरूपको संविधान बनाउन नागरिकहरूबीच एकता र क्रियाशीलता आवश्यक रहेको बताउनु भएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अभिमुखी हुन सबैलाई आग्रह गर्नुभएको छ उहाँले सरकार संविधान सभाको निर्वाचन गर्न कटिबद्ध भएर लागिरहेको र भन्दै गणतन्त्र संस्थागत गर्न संविधान सभाबाट संविधान निर्माण सबै नागरिक क्रियाशील हुनुपर्ने बताउनु भएको छ त्यस्तै एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलका शीर्ष नेताले गणतन्त्रको संस्थागत गर्नुपर्नेमा जोड़ दिएका छन् यसैबीच गणतन्त्र दिवसकै अवसरमा नागरिक समाजले नयाँ बानेश्वरमा छुट्टी कार्यक्रमको आयोजना गरेको छ अस्ट्रेलियाका नागरिक विश्वकी खुसी नागरिकका रूपमा रहेको एक तथ्याङ्कले देखाएको छ आर्थिक सहयोग र विकास संगठन आइसिडीले गरेको एक खोजमूलक अनुसन्धानमा त्यहाँका नागरिक विश्वकी सबैभन्दा खुसी नागरिकमा रहेको तथ्य फेला परेको छ अस्ट्रेलियाको बलियो अर्थव्यवस्थाले त्यहाँको जीवन सुचालकलाई विश्वकै अग्रणी स्थानमा राखेको छ अनुसन्धान प्रतिवेदन अनुसार स्विडेन दोस्रो क्यानडा तेस्रो नर्वे चौथो र स्विजरल्याण्ड पाँचौँ खुसी र सुखी देशका रूपमा देखिएका छन् सर्वेक्षणमा नागरिकको आय स्तर स्वास्थ्य सुरक्षा र वासस्थानको मापदण्ड तोकिएको थियो अस्ट्रेलियाका पन्ध्र वर्षदेखि चौसठी वर्ष उमेरका दुई करोड तीस लाख नागरिक मध्ये त्रिहत्तर प्रतिशत रोजगार रहेको आइसिडीले जनाएको छ र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज समूह बीका खेल हुने भएका छन् दिउँसो दुई बजी हुने पहिलो